अभिव्यक्तिको अर्को माध्यम उद्गार कतिका दिन यही बिते सुखले कतिका दिन यही बिते सुखले यतिका कविता रचिए मुखले अब झल झल भो म भुलु कसरी अब झल झल भो म भुलु कसरी अमरावती कान्तिपुरी नगरी अमरावती कान्तिपुरी नगरी आदि कवि भानुभक्त आचार्य आदिकवि भानुभक्त आचार्यको दुई सय तीनौं जन्म जयन्तीका अवसरमा कार्यक्रम उद्गारबाट हार्दिक श्रद्धा सुमन एक दिन नारद सत्यलो पुगी गया लोको गरुहित भनी ब्रह्मा ताई थिया पर चरणमा खुसी गराया पनि क्या सोच्छौ तिमी सोध भन्छु म भनी मरिजी भए थियो जसै ब्रह्माको अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारलाई भानु विशेष बनाउँदैछौ असार उन्तिस गते आदिकविको जन्म जयन्ती घरदेश र परदेशमा विभिन्न अनुष्ठानका साथ मनाइयो भानु जन्मस्थल चुँदी रम्गामा धेरै स्रष्टाहरू पुगे नेपाली लेखक संघको अगुवाईमा आजको उद्गारमा भानु सप्ताहकै सन्दर्भमा रेडियो नेपालले आयोजना गरेको विशेष कवि गोष्ठीमा बातचित कविताहरू नै सुनाउँछौ विशेष कवि गोष्ठीको संयोजन गर्नुभएको थियो रेडियो सहकर्मी कवि डाक्टर नवराज लम्सालले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले छन्द परागका कविताहरू सुनाउने कविहरू हुनुहुन्थ्यो Devkumari Luitel Prabhati Kiran doctor Jagat Prekshit doctor Ramprasad Gewali Ramesh Suvekshu Prahlad Pokharel Ramesh Khakurel Puja Aradhana Bhuwan Hari Sigdel Bunu Lamichhane Sudesh Satyal DP Aryal Koshraj Neupane Rishabh Dev Ghimire Hemant Bibash Devi Nepal र डाक्टर नवराज लम्सा आजको उद्घारमा भने विशेष कवि गोष्ठीमा भानुमै समर्पित वाचित कविताहरू सुनाउँछौ बाँकी कविता उद्घारको आगामी कार्यक्रममा रेडियो सहकर्मी पूर्णचन्द्र घिमिरेले जसरी सुदरधारी गर्नुभयो त्यही झलक क्रमशः अब म क्रमशः कविहरूलाई यहाँ आमन्त्रण गर्नेछु र उहाँहरूको प्रस्तुति हामी सुन्नेछौ म यहाँ आमन्त्रण गर्दैछु डाक्टर रामप्रसाद केवाली सबैलाई नमस्कार मैले चाहिँ मातृक छन्दमा एउटा कविता सुनाउन चाहन्छु भानुभक्त देवकोटा लगायतका सबै महान कविहरूलाई मैले एउटा शालिग्रामको रूपमा प्रतिबिम्बित गर्न खोजेको छु शीर्षक पनि मैले शालिग्राम राखेको छु खप्दै साष्टी कति न आती चल्छ नदीको जलसङ्ग्राम खप्दै सास्ती कति न आती चल्छ नदीको जलसङ्ग्राम ठक्कर खाँदै खिँदै जाँदै ठक्कर खाँदै खिँदै जाँदै बन्दछ चिल्लो शालिक राम बन्दछ चिल्लो शालिग राम अमर कलाको सुमधुर नाम अविरल जीवन अविरल गान कवि हो सुन्दर शालिग राम सुन्दर कवि हो शालिग राम कवि हो सुन्दर शालिक राम सुन्दर कवि हो शालिक राम पहरा फोर्दै पतकर स्वर्दै पहरा फोर्दै पतकर स्वर्दै जीवन जर्दै साँझ बिहान झर्छिन् हिमका चुचुराबाट काली गङ्गा भर्दै प्राण मनले निर्मल श्रमले सुन्दर तनाले सुन्दर होइन मनले निर्मल श्रमले सुन्दर दृढताले चट्टान समान ठक्कर खाँदै खिँदै जाँदै बन्दछ चिल्लो शालिग्राम ठक्कर खाँदै खिँदै जाँदै बन्दछ चिल्लो शालिग्राम अमर कलाको सुमधुर नाम अविरल जीवन अविरल गान कवि हो सुन्दर शालिग राम सुन्दर कवि हो शालिग राम आकर्षणले सङ्घर्षणले स्रष्टा मनले सिर्जित गान आकर्षणले सङ्घर्षणले स्रष्टा मनले सिर्जित गान प्रतिभा धनले प्रत्यङ्कनले प्रतिभा धनले प्रत्यङ्कनले आराधनाले महा बन्दछ मानिस त्याग तपस्या बन्दछ मानिस त्याग तपस्या बलिदानीले सगर समा ठक्कर खाँदै खिँदै जाँदै भन्दछ चिल्लो शालिग राम ठक्कर खाँदै खिँदै जाँदै भन्दछ चिल्लो शालिग राम अमर कलाको सुमधुर नाम अविरल जीवन अविरल गान कवि हो सुन्दर शालिक राम सुन्दर कवि हो शालिक राम खप्दै शास्ति कति नाति खप्दै शास्ति कति नाति चल्छ नदीको जल सङ्ग्राम ठक्कर खाँदै खिँदै जाँदै भन्दछ चिल्लो राम भन्दछ चिल्लो शालिग्राम सुन्दर कवि हो शालिग्राम कवि हो सुन्दर शालिग्राम धन्यवाद कति मिठासपूर्ण प्रस्तुति छ कति बोधगम्य छ वास्तवमा कृष्ण गण्डकीबाट जसरी कृष्ण गण्डकीको प्रवाहबाट शालिग्राम बन्छन् त्यस्तै सिर्जनाको बगाईबाट आदिकवि भानुभक्तको यो सृजनात्मक प्रस्तुति हामीले यहाँ सुन्ने अवसर पायौँ विशेष कवि गोष्ठीको आयोजना रेडियो नेपालले आदिकवि भानुभक्त आचार्यको दुई सय तिनौँ जन्म जयन्तीको सन्दर्भ पारेर आयोजना गरेको हो रेडियो नेपालको यो स्टुडियोमा विशिष्ट व्यक्तित्वहरू यहाँ हुनुहुन्छ तपाईँ श्रोताहरू आफ्नो घर आँगनमा बसेर हामीलाई सुनिरहनु भएको छ अबको क्रममा म यहाँ निम्त्याउँदैछु प्रहलाद पोखरेलज्यूलाई आउँदै हुनुहुन्छ कवि प्रहलाद पोखरेल लोकप्रिय र सम्प्रेषणीय कविता लेख्ने सहज कवि भानुलाई हामी सम्झिरहेका छौँ बिन्ती डिठा विचारीसित म कति गरौँ चुप रहन्छन् नबोली बोल्छन् त ख्याल गर्या झै अनि पछि दिन दिन भन्दछन् भोलि भोलि कि त शक्ति नभन्नु कि तब छिनिदिनु क्या न भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियो साझ झोली तिनै आशु कवि सहज कवि भानुभक्त आचार्यलाई श्रद्धा स्वरूप यी उनैका हरफहरू सम्झना गर्दै उनी प्रति लेखिएको एउटा नयाँ कविता प्रस्तुत गर्ने अनुमति चाहन्छु शिखरिणीमा छ र मैले यसलाई शीर्षक राखेको छु भानु शिखरिणी भानु हाम्रा निम्ति के हुन् तिमी हाम्रा देउता प्रमुख कवि अग्ला पशुपति तिमी हाम्रा देउता प्रमुख कवि अग्ला पशुपति तिमी हाम्रा नेता प्रखर कविताका अधिपति तिमीले जे लेख्यौ चहकमय आलोक छरियो र तिम्रै श्रद्धामा लघु शिखरिणी गान गरियो बनाएथ्यौ व्यङ्ग्यात्मक सरस आफ्नै सुरलय थियो इच्छा शक्ति प्रबलतम भाषा मधुमय समाति आमाका लवजसितको भाषिक लय मिठो भाषा लेख्यौ सहज कवि सम्पूर्ण समय कतै घाँसी आयो व्यथित मन रूपान्तरणको ढिला सुस्ती बोल्यो सकससित बिन्ती चरणको बधु शिक्षा आयो घर घर हुने आचरणको भयो तिम्रो रामायण सुजन बोली स्फुरणको गर्यौ भाषा एकीकरण जनताको मन जिती गरेउ भाषा एकीकरण जनताको मन जिती कहाँ मिल्थे यस्ता कलममय योद्धा सितिमिति कहाँ मिल्थे यस्ता कलममय योद्धा सितिमिति तिमी योद्धा हाम्रा मनमुटु उज्यालो गरिदिने तिमी भाषा माली मलजल गरी सिञ्चन दिने देऊ झल्का राम्रा सरसरचना आशु कविका रमघा रम्घा देखिन स्वरलय भरेउ स्वच्छ छविका तिमी ऊर्जा साक्षात रवि किरण पर्याय रविका तिमी आस्था बोक्ने प्रथम गुरु सम्पूर्ण कविका तिमी ऊर्जा साक्षात रवि किरण पर्याय रविका तिमी आस्था बोक्ने प्रथम गुरु सम्पूर्ण कविका जहाँ जाऊ तिम्रै सरल कृति आलोकमय छन् जहाँ नेपाली छन् हृदयभरि भानु प्रकट छन् छ नेपाली भाषा जगत भर तिम्रो चिरऋणी छ नेपाली भाषा भर तिम्रो चिर ऋणी बन्दै तिम्रै स्मृति स्मृतिसित उदायो शिखरिणी धन्यवाद पश्चिम नेपाल तनौ चुँदी रामगामा जन्मिएका आदिकवि भानुभक्त आचार्य यदि प्रहलादजीको शब्द सापट्टि लिने हो भने सहज कवि भानुको सम्झना गर्दै उहाँले शिखरिणी छन्दमा मिठो प्रस्तुति राख्नुभयो आदिकवि भानुभक्त आचार्यलाई पशुपति अधिपति मान्दै उनका सृजनाहरूको वर्णन आफ्नो कवितामा गर्नुभयो उहाँलाई धन्यवाद नदिइरहन सकिन्न अब फेरि हामी अर्को क्रमलाई जोड्न चाहन्छौँ वरिष्ठ साहित्यकार रमेश खकुरेलज्यूलाई नमस्कार आदिकवि भानुभक्तमा श्रद्धाञ्जली अर्पण गर्दै म यो शार्दुल विकृत छन्दमा रचित भानुको भक्त छ नामको कविता सुनाउँदैछु केही समय अगाडि भानुको शालिक फोरिएको थियो त्यसै बेलामा मेरो मनमा लागेको भावना यस कवितामा व्यक्त छ फोरे शालिक भानुको खबरले भो चित्तमा खलबली नाना तर्क वितर्कका लहरले मत्तै गए बेसरी भन्थे यो खबरै झुटो ठहरियोस् चाहेर के हुन्छ र जो फुट्ने फुटिगो धुलो भइसक्यो जोडेर जोडिन्छ र आफ्नो संस्कृति आज शालिकहरू फोरेर फाल्ने गरी आयो संस्कृति आज शालिकहरू फोरेर फाल्ने गरी मात्रै भानु नभई अरू पनि निकै फाल्ने यसै नै गरी ठान्छन् सालिक फोरिए विगतका लेखा सबै हट्दछन् जे जस्तो छ समाजमा असरसो मान्छेहरू भुल्दछन् राम्रो होस् कि खराब जो विगतको साँचो त साँचो नहो त्यसले मार्ग बताउने छ पछिका लाई यही सत्य हो राम्राको पछि लाग्नु पर्छ ननिका जो हुन परै फाल्नु छ जल्ले यो अनुसार गर्छ उसको बाटो सुखी बन्दछ भानु राउँछन् गगनमा फुल्छन् निकै कुडमल मात्रै एक अभागिनी कुमुदिनी खुम्चेर के हुन्छ र जल्ले थुक्त छ भानुतर्फ उसकै पर्ला मुखैमा थुक डाहाडे जन डाहाडे सठ आरिसे जन यहाँ पाउन्न कहिल्यै सुख जल्ले थुक्त छ भानुतर्फ उसकै पर्ला मुखैमा थुक डाहाडे सठ आरिसे जन यहाँ पाउन्न कहिल्यै सुख अन्तमा मात्रै सालिक फोरिएर उनले जे जे गर्यो गरे त्यो सब कल्ले मेट्न र नाच्न सक्छ सजिलै नेपालको गौरव यस्ता शालिक छन् करोड दिलमा ती फोर्नको शक्त छ यस्ता शालिक छन् करोड दिलमा ती फोर्नको शक्त छ नेपाली जन एक एक जुन हो त्यो भानुको भक्त छ नेपाली जन एक एक जुन हो त्यो भानुको भक्त छ धन्यवाद भानुका भक्त कस्ता छन् भन्ने सन्दर्भमा रमेशजीले आफ्नो प्रस्तुति राख्नुभयो आफ्नो संस्कृति सभ्यता संरक्षण गर्न लागि पर्ने प्रेरणा हामीलाई मिल्यो भन्ने हामीले अनुभूत गरेका छौँ इतिहासप्रति गर्व गर्ने र राम्रा कुरा अनुसरण गर्ने सन्देश पनि हामीलाई सृजनाले दिएको छ भन्ने लागेको छ यस्ता भानु जस्ता हाम्रा दिलभित्र छन् भानुप्रतिको गौरव हाम्रो दिलभित्र छ भन्ने उद्घोष पनि यहाँ भएको हामीले आभास गऱ्यौँ अबको क्रममा पूजा आराधना आफ्नो सृजनात्मक प्रस्तुति राख्न आउँदै हुनुहुन्छ पूजा आराधना नमस्कार म पूजा आराधनाको तर्फबाट म विराटनगरबाट मेरो कविताको शीर्षक भानुभक्त रमेर काव्यमा सधैँ रमेर काव्यमा सधैँ बनाए पूर्ण जिन्दगी छरेर ज्योति ज्ञानको दिएर देह बन्दगी रचेर काव्य नै यहाँ तिमी त प्राण भर्दछौ भरेर प्राण काव्यमा मिठो सुगन्ध छर्दछौ छुटाई काण्ड काण्डमा भरेर स्वाद काव्यको गरिब खान रामको भएछ पूर्ण काव्य यो छ भानु भक्त काव्यको मिठास स्वाद भिन्नता म भेट्छु शब्द शब्दमा सुसंस्कृति र शिष्टता गरेर काम डेगले बनाउ नाम सुन्दर भविष्य हुन्न निश्चितै यही छ सोच अन्तर मिठो प्रहार घाँसीको तिखो छ काँड झै सोच के अरू छ लोभ नामकै नगर्नु कामकै तिमी लिएर जन्म व्यर्थमा भएछ सोच भानुको नराख्नु लोभ अर्थमा छ राख्नु नामकै भने बनाऊ सोच कामको हुँदैन नाम विश्वमा गरी घमण्ड दामको भुलेर कर्म नै सबै नकाट्नु जिन्दगी यहाँ नफाल्नु प्राण लौ त्यसै अमूल्य यो घडी महा बनेर ज्योति राष्ट्रकै छ राख्नु नाम शेषमा छुटेछ प्राण भानुको कमाई नाम देशमा बनेर ज्योति राष्ट्रकै छ राख्नु नाम शेषमा छुटेछ प्राण भानुको कमाई नाम देशमा कमाई नाम देशमा धन्यवाद अर्थमा लोभ राख्नु हुँदैन भनेर भानुले जसरी सृजनात्मक प्रस्तुति राखेका थिए त्यो भाव आज पनि हामीले मनन गर्नुपर्छ भन्ने कुरा पूजाजीले आफ्नो सृजनामा अभिव्यक्त गरेर गइसक्नु भएको छ अबको क्रममा आउँदै हुनुहुन्छ भुवन हरि सिगदेलज्यू आफ्नो सृजनात्मक प्रस्तुति लिएर आउँदै हुनुहुन्छ कवि भुवनारी सिक्देलज्यू नमस्कार म भानुभक्तलाई स्मरण गर्दै मलाई अत्यन्त सुन्दर लाग्ने रामायणको सुन्दरकाण्डको एउटा श्लोक छ त्यो पहिले वाचन गर्छु र त्यसैलाई पूर्ति गर्ने कोसिस गर्छु शीर्षक राखेको छु अशोक बाटिकामा सीता भोकी मैलिनी न्याउरी न त कपाल खोर्या कि सब केस उसाई, लट्टा मात्र गर्या कि खाली जिमीमा रुँदै बस्या कि उसाई, राम राम राम यति मात्र बोलिरहँदी देख्या र साना भई पातका अन्तरमा लुक्या थिए हनुमान रुखका उपरमा गई आधीले बनका समस्त लहरा भैमा छिरोले सरी योगी ध्यान समाधिमा रत हुँदा खस्ने जगल्टा सरी कालो बादलबाट चन्द्र धमिली पारेर छोपे सरी सीताको अनुहार या ग्रहण हो छाया जमेको सरी बर्खाको खहरे पसेर बनमा फाँची लतारे सरी बर्खाको खहरे पसेर दमना भाँची लतारे सरी ठुलो मूल फुटी अचानक सबै बस्ती बिगारे सरी बिउजी चेतन निद मिश्रण हुँदा निद्राकी तन्द्रा सरी सीताको व्यवहार विस्मित थियो लाग्थ्यो शरी, व्याधाले वनबाट छदैमा बलले पक्रेर रानी चरी क्रीडा कौतुक निम्ति बन्द पिजरा कोचेर शरी। बागी शब्द रटाउँदा धुन उडी फाट्यो गला बाँसुरी सीताका मुखबाट बेसुरा उसै बाणी सुनिन्थे घरी माछा सागरबाट यो बगरमा ल्याई पछारे सरी परि पानी हिन गला बजेर बिचरा तडपेर उफ्रेसरी भान्साका रस निम्ति दुष्ट रसना चड्काउँथ्यो त्यो सुनि सीताको भय बुझिन धीर हनुमान हेर्थे बसेका मुनि सीताको भय बुझिन धीर हनुमान हेर्थे बसेका मुनि धन्यवाद भुवनहरी सिगदेलज्यूको प्रस्तुति यहाँहरूले सुनिसक्नु भएको छ म यहाँहरूलाई एउटा कुरा निवेदन गर्न चाहन्छु मदन पुरस्कारका लागि सार्वजनिक गरिएका पुस्तकहरूमध्ये उहाँको आमोयी उपन्यास परेको छ पुरस्कृत होस् हाम्रो शुभकामना छ आदिकवि भानुभक्त आचार्यले सिर्जना धेरै गरेका छन् र पनि मूलत उनलाई संस्कृत साहित्यलाई नेपालीमा रूपान्तरण गर्ने जुन उनले योगदान गरे त्यसलाई विशिष्ट रूपमा हामी सबैले मान्दै र पुज्दै आएका छौँ अबको क्रममा म अर्का स्रष्टालाई बोलाउन चाहन्छु बुनु लामी छाने आउँदै हुनुहुन्छ बुनु लामी छाने आफ्नो सृजनात्मक प्रस्तुतिका लागि सबैलाई हार्दिक नमस्कार कविताका पितासित मेरो शीर्षक जति नयाँ तनले उभिए पनि जति नयाँ पनले सजिए पनि हृदय भन्छ सधैँ यति जानु कि म कविता शिशु कवि भानु कि मनव पल्लव उन्नत बीजती प्रथम उद्गमति मनया गति म गतिका मा दिन सद्गति कभी उदात्त सधै कविता प्रति म कविता फलका कविता उनै मृदु अतीत उनै सविता भविता उनै म कविता फलका कविता उनै मृदु अतीत उनै भविता उनै किरण एकमसत् सविता उनै म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 न भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियो साज झोली भोली भोली हुँदैमा सब घर बितिगो बक्सियो साज झोली नै शब्द मार्फत भक्तलाई सम्झी र मेरो कविता सुनाउँछु मेरो कविताको शीर्षक हो दार्जिलिङमाथि एउटा कविता शीर्षक छ कविता यसरी सुरु हुन्छ हाम्रै देश समान उर्ली रहने सौन्दर्यको छाल छ हाम्रै देश समान उर्ली रहने सौन्दर्यको छाल छ बस्छन् भारतमा तथापि मनमा नेपाल नेपाल छ बस्छन् भारतमा तथापि मनमा नेपाल नेपाल छ बाँचुन्जेल सधैँ त्यही प्रकृतिको तस्बिरले डस्दछ मेरो धडकन भित्र दार्जलिङ यो मायालु झै बस्दछ मेरो धडकन भित्र दार्जलिङ यो मायालु झै बस्दछ टिस्टा छेउ पुगेर सम्झिन पुगे ती वीर गाथाहरू लड्नैसम्म लडे कुनै समयमा ती भक्ति थापाहरू मानौ वीर सपुतको रगतको टाटो त्यही देखियो मानौ वीर सपुतको रगतको टाटो त्यही देखियो ती पुर्खा कसरी हिँडे निडर भई बाटो त्यही देखियो हावा सिर सिर चल्छ फिर फिर गरी नाच्छन् पखेरा भिर हावा सिरसिर चल्छ फिर फिर गरी नाच्छन् पखेरा भिर पाखाले हरिया भिरेर फरिया सार्छन् कि झै मास्तिर, पाखाले हरिया भिरेर फरिया सार्छन् कि जाई मासतिर हाली पल्लव पंख भुर भुर गरी उड्छिन् पहाडी चरी हाली पल्लव पङ्ख भुर भुर गरी उड्छिन् पहाडी चरी चाहे लौ नफलोस् न स्याउ रुखमा फल्दैछ भरी चाहे लौ नफलोस् न स्याउ रुखमा फल्दैछ गालाभरि छेड्दै पर्वत निस्किए ध्वनिहरू घिन्ताङ वा घिन्तिङ छेड्दै पर्वत निस्किए ध्वनिहरू घिन्ताङ वा घिन्तिङ बाँसैका जब झ्याङ देखिन पुगे सम्झे दसैँको पिङ हाम्रा गर्व र पर्वका विषय छन् छन् सभ्यताका निधि चौबन्दी पटुकी लगाइरहने मेरी त्यही छिन् दिदी चौबन्दी पटुकी लगाइरहने मेरी त्यही छिन् दिदी निस्क्यो घाम हिमालको हर हरघडी च्यातेर पाठे घर निस्क्यो घाम हिमालको हर हरघडी च्यातेर पाठे घर लाली गाजल व्यर्थ छन् किन भने आफै छ यो सुन्दर लाली गाजल व्यर्थ छन् किन भने आफै छ यो सुन्दर गुम्सेका जति जे थिए हृदयमा तिर्खा सबै मेटिए गुम्सेका जति जे थिए हृदयमा तिर्खा सबै मेटिए लक्ष्मी भानु र लेखनाथ समझी उद्यानमा भेटिए लक्ष्मी भानु र लेखनाथ समझी उद्यानमा भेटिए उद्यानमा भेटिए धन्यवाद यो प्रस्तुतिले यहाँ रहनुभएका सबै सर्जकहरूको मुहारमा हँसिलोपन ल्याएको अनुभूति हामीले गरेका छौँ यहाँहरूले पनि यो कविता सुनेपछि अवश्य पनि त्यो अनुभूत गर्नुभयो भन्ने हामीले अनुभव गरेका छौँ विदेशमा रहने नेपालीहरूले भानुप्रति नेपाली साहित्यप्रति र राष्ट्रप्रति गर्ने प्रेमलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेर गइसक्नु भएको छ सुदेश सत्यालज्यू अब फेरि हामी कविताकै क्रमलाई यहाँ जोड्न चाहन्छौँ अबको क्रममा म निम्त्याउँदैछु कोशराज नेउपानेज्यूलाई अब आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ कोशराज नेउपानेज्यू आदिकवि भानुभक्त आचार्यमा मेरा पाँच थुका फुल साथै यहाँ उपस्थित कवि र कविता प्रेमीहरूमा र रेडियो नेपालका श्रोताहरूमा समेत भाषा फुल फुली गमक्क छ हो शीर्षक प्यारा भानु सुदूर दृष्टि भरिला तारा स्वयं चम्किला भाषा भेषर देश सेवक तिमी सन्मार्ग रच्ने कला देख्ने पूर्ण भविष्य देश हितको हे राष्ट्रका सेवक हामी बन्दन गर्दछौ पल पला न्यौरा उदय मस्तक जो प्रारम्भ गरे ठुलो श्रम गरी साहित्यको बाटिका फुल्छन् फुल युगौ युगौ मगमगी छैनन् कुनै ती फिका तिम्रा सन्तति धेर फैलिन गई अहिले छ यो चम्किदो भाषा यो प्रिय भई सुवास छरिदा यो विश्वमै लम्किदो देखि हिँडेर छमछम गरी काली सँगै छ डुल्दै फेरि मधेस फाट फिजिँदै सौगन्ध वर्षाउँछ नाच्दै मृग र कस्तुरी सँगसँगै गई उत्तरी भेकमा भेडी गोठ पुगेर छर्छ सुसमा अग्ला ठुला लेकमा यो भाषा अहिले स्वदेशभरि नै चम्केर मौलाउँछ रम्दै नेट इमेल फेसबुकमा क्यासेटमा घुम्दछ तिम्रो स्वच्छ मुहानबाट अहिले खोला नदी भेल भई भाषा छाल समुद्री दोष अहिले झन विश्व जेता हुँदै र अन्तमा तिम्रा भक्त र शिष्य भई छरवरी तिम्रै कला गाउँछन् नेपाली कै भक्त कण्ठलयमा तिम्रै गला ल्याउँछन् भाषा फुल फुली गमक्क छ हो भाषा फुल फुली गमक्क छ हो नेपालको यो जिमी आई हेर न काव्यको मधुरमा मक्खै हुनेछौ तिमी आई हेर न काव्यको मधुरीमा मक्खै हुनेछौ तिमी धन्यवाद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनि पानी दैन उफल त पाउँछ सहज पुस्तक दिनाले पनि भक्तिले कहीँ भक्तका घर गई एकादशीमा कया चौबिस पल्ट पुरा आजको उद्गार आदिकवि भानुभक्तमै समर्पण गर्यौं रेडियो नेपालद्वारा आयोजित विशेष कवि गोष्ठीमा भानुमै समर्पित कविताहरू जस्ताको तस्तै त्यही झलक दिने प्रयास गर्यौं विशेष कवि गोष्ठीमा वाचित बाँकी कविताहरू कार्यक्रम उद्घारमा क्रमशः क्रमशः प्रसार गर्दै जानेछौ विशेष कवि गोष्ठीमा उपस्थित र समेटिएका सबै सर्जक स्वरहरूप्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु जय भानु रामायण कन गौने पुरुष को आज्ञा तयिन्द्रैपनी मांसन् श्री रघुनाथ का प्रियु मान्य